बुलबुल एउटा इरानी चरा बुलबुल ऊ लामै सफरमा निस्किन्छ घर छाडेर ऊ लामै सफरमा निस्किन्छ घर छाडेर चार काँधको भरमा निस्किन्छ घर छाडेर त्यो देखेर एउटा पागल हाँस्दै भन्दै थियो त्यो देखेर एउटा पागल हाँस्दै भन्दै थियो अब आँसु नजरमा निस्किन्छ घर छाडेर चार काँधको भरमा निस्किन्छ घर छाडेर बाटोभरि थुप्रै आशाका डोबहरू खनिए बाटोभरि थुप्रै आशाका डोबहरू खनिए भरोसा चाहिँ पत्करमा निस्किन्छ घर छाडेर चार काँधको भरमा निस्किन्छ घर छाडेर ठूला ठूला ढुकुटीहरू भरेर के गर्छु भन्नुहोस् त ठूला ठूला ढुकुटीहरू भरेर के गर्नु भन्नुहोस् त अन्तिम भाग पसरमा निस्किन्छ घर छाडेर ऊ लामै सफरमा निस्किन्छ घर छाडेर चार काँधको भरमा निस्किन्छ घर छाडेर पाँच थर मिक्लाजुङ सातका कमल कौशिस अतीतको मान्छेको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी विष्ट र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले पठाउनुभएका गजलहरू वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु बुलबुलमा निकै सुन्दर गजलहरू प्राप्त हुन थालेका छन् मैले इमेल एड्रेस परिवर्तन भएको तपाईँलाई सूचना केही हप्ता अगाडिदेखिबाट दिएर आएको छु र नयाँ इमेल एड्रेस बुलबुल साहित्य एट जीमेल डट कममा बुलबुलका लागि प्रशस्त गजलहरू प्राप्त भएका छन् र मैले तुलनात्मक रूपमा आजको गजल जति बोकेर ल्याएको छु तिनलाई अलि गुणस्तरका गजलको रूपमा पनि मानेको छु राम्रा गजलहरू छन् र सिक्नेहरूको पनि राम्रै गजलहरू प्राप्त हुन थालेको छ म कार्यक्रमको सुरुवातमा एउटा सूचनासहित अगाडि बढाउन चाहन्छु कार्यक्रमलाई एउटा कविताको सूचना छ विश्वव्यापी कविता प्रतियोगिता दुई हजार छयत्तर भनेर सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको छ र यसमा एकाउन्नजना कविका कवितासहित संग्रह प्रकाशन गर्ने पनि लक्ष्य राखिएको कुरा बताइन्छ मैले फेसबुकबाट यो सूचना लिँदैछु र मसँग अहिले कृष्ण विश्वकर्माको वालबाट मैले यो हेर्दैछु पिक्चरको रूपमा राखिएको पिक्चर छ र यसमा उत्कृष्ट पुरस्कार पचपन्न हजार पाँच सय पचपन्न रुपियाँ एकजना कविलाई दिइने उद्घोष गरिएको छ उत्कृष्ट दश कविहरूलाई प्रमाणपत्र दिइने उद्घोष गरिएको छ भने दुई हजार छयत्तर साल माघको एक गतेदेखि फागुन एक गते रातिको बाह्र बजेसम्म पठाइसक्नुपर्ने र प्रकाशन दुई हजार सतहत्तर साल वैशाख एक गते हुने गरी सगरमाथा साहित्य प्रतिष्ठानले सबैलाई आफ्ना कविता पठाउनको लागि अनुरोध गरेको सूचना मैले यहाँ प्रस्तुत गरेँ नतिजा प्रकाशन दुई हजार सतहत्तर साल वैशाख एक गते कविता आइपुग्नुपर्ने मिति दुई हजार छयत्तर साल माघ एक गतेदेखि फागुन एक गते रातिको बाह्र बजेसम्म भनिएको छ उत्कृष्ट दश कविका कवितासहित एकाउन्नजना कविका कविता संग्रह प्रकाशन कविता पठाउने ठेगाना साहित्य प्रतिष्ठान एट जीमेल डट कम एसएएचआईटीवाईए पीआरएटीआईएसटीएच यसलाई एकपटक फेरि सुन्नुहोस् एसएएचआइटिवाईए पिआरएटिआइएसएच टिएचएएन साहित्य प्रतिष्ठान एट जीमेल डट कममा पठाउनुपर्ने हुन्छ उत्कृष्ट दश कविहरूलाई प्रमाणपत्र सहित सम्मान र सर्वोत्कृष्ट पुरस्कार पचपन्न हजार पाँच सय पचपन्न रुपियाँ राशिको यो रकमसहित सूचना राखिएको छ र माथि भिजिट नेपालको लोगो राखिएको छ त्यसपछि सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो लोगो राखेको छ शीर्षक दिएको छ नेपाली भाषा साहित्यको सम्मान सगरमाथा साहित्य प्रतिष्ठान भनेर मैले यो सूचना बुलबुलको सुरुवातमा प्रस्तुत गर्दै आजको लागि यो एउटा साङ्गीतिक कोसेलीबाट कार्यक्रमलाई अगाडि बढाउँछु मान्छे हो मान्छेबाट गल्ती जानी नजानी भइरहन्छ मान्छे हो मान्छेबाट गल्ती जानी नजानी भइरहन्छ उभाउनै मान्दैनन् मेरो आँखामा पानी भइरहन्छ तिमी नबोल्नु भनेको त तिमी मात्रै नबोल्नु रहेछ तिमी नबोल्नु भनेको त तिमी मात्रै नबोल्नु रहेछ मेरो त तिम्रो तस्विरसँग कुराकानी भइरहन्छ उभाउनै मान्दैनन् मेरो आँखामा पानी भइरहन्छ तिमीसँग बोल्नु माया गर्नु आदत भइसक्यो मेरो तिमीसँग बोल्नु माया गर्नु आदत भइसक्यो मेरो अब त छोड्दै छोड्दैनन् मरे पनि यो बानी भइरहन्छ ओभाउनै मान्दैनन् मेरो आँखामा पानी भइरहन्छ म देश फर्किएर आउँदा तिमी तर्किएर नगए प्रिया म देश फर्किएर आउँदा तिमी तर्किएर नगए प्रिया चालिस कटेसी रमाउला प्रेम भए जवानी भइरहन्छ ओभाउनै मान्दैनन् मेरो आँखामा पानी भइरहन्छ नजिकको मान्छे टाढा भयो भन्दैमा टाढिन नखोज्नु नजिकको मान्छे टाढा भयो भन्दैमा टाढिन नखोज्नु नेट छ अनलाइन भेट फेसबुकमा नि गरानी भइरहन्छ फेसबुकमा निगरानी भइरहन्छ ओभाउनै मान्दैनन् मेरो आँखामा पानी भइरहन्छ ओ पागल के भयो फेरि नसोध्नु यार कसैले नि ओ पागल के भयो फेरि नसोध्नु यार कसैले नि थाहै छ मेरो जिन्दगीमा यस्ता कहानी भइरहन्छ मान्छे हो मान्छेबाट गल्ती जानी नजानी भइरहन्छ ओभाउनै मान्दैनन् मेरो आँखामा पानी भइरहन्छ मैले यसलाई वाचन गर्दा अलिअलि गडबड गरेर फेरि मिलाएँ तर निकै राम्रो गजल लेखेर पठाउनु भएको छ अनिल भट्टराईले साथमा एउटा सानो पत्र पनि लेख्नुहुन्छ बुलबुलका सञ्चालक तथा बुलबुल टिमलाई मुरीमुरी धन्यवाद गत साता पहिलोपटक मेरो रचना बुलबुलमा वाचन भयो जसलाई सुनेर गजल लेख्न सुरु गरे उसैले मेरो गजल सारा संसारलाई सुनाइरहेछ त्योभन्दा मिठो अनुभूति के हुन सक्छ र दिनभर कामको कामको बोझले शरीर थाकेको हुन्छ घर परिवार देशको मायाले मन पनि थाकेको हुन्छ अनि अनलाइन मार्फत बुलबुल सुन्छु थाकेको तन र थाक्न खोजेको मन शान्त हुन्छ धन्यवाद बुलबुल सधैँभरि यसै गरी सबैको साथी बनिदिनु म अहिले जे जति जे जस्तो गजल लेख्छु त्यसको गुरु भनेको नै बुलबुल भनेर यो श्रेय जुन दिनुभएको छ त्यसले हामीलाई ऊर्जा थपिदिनु भएको छ अनिल भट्टराईजी तपाईँले आफ्नो ठेगाना पनि लेखिदिनु भएको भए हामीलाई अझ सजिलो हुन्थ्यो यो गजल पढिरहँदा कतै तपाईँ विदेशमा हुनुहुन्छ कि जस्तो पनि लाग्यो मलाई हार्दिक धन्यवाद तपाईँको गजलको लागि अब एउटा अर्को गजल सपनाको सहर काठमाडौँ नयाँ बस पार्कबाट लेख्नुभएको छ र यो पुसको माघको चिसो मौसममा न्यानो सम्झना सबै बुलबुल प्रेमीलाई अनि न्यानो सम्झना भनेर लेख्नु भएको छ हरेक दिन आँखाभरि झल्को आउँछ तिम्रो हरेक दिन आँखाभरि झल्को आउँछ तिम्रो दायाँ बायाँ वरिपरि झल्को आउँछ तिम्रो आँसु हेर्छु हत्केलामा आँसुभित्र तिमीलाई देख्छु आँसु हेर्छु हत्केलामा भित्र तिमीलाई देख्छु भुलिदेऊ म कसो गरी झल्को आउँछ तिम्रो दायाँ बायाँ वरिपरि झल्को आउँछ तिम्रो जाने मान्छे फर्किएन यता मैले आफ्नै ठाने जाने मान्छे फर्किएन यता मैले आफ्नै ठाने गयौ तिमी जङ्घार तरी झल्को आउँछ तिम्रो दायाँ बायाँ वरिपरि झल्को आउँछ तिम्रो हरेक दिन आँखाभरि झल्को आउँछ तिम्रो सन्देश घोडासैनीको गजल यो नयाँ बस पार्कबाट पठाइएको थियो सपनाको सहर काठमाडौँ लेख्नुभएको छ उहाँले आफ्नो ठेगाना र यो गजलको वाचनपछि यी दुई गजलको वाचनपछि अब फेरि अर्को साङ्गीतिक गजल तुम इतना जो मुस्कुरा रहे हो تم اتنا جو مسکرا رہے ہو کیا ہم ہیں جس کو چھپا رہے ہو کیا ہم ہیں جس کو چھپا رہے ہو تم اتنا جو مسکرا رہے ہو آنکھوں میں نمی ہنسی لبوں پر آنکھوں میں نمی ہنسی لبوں پر کیا حال ہے کیا دکھا رہے ہو کیا حال ہے کیا دکھا رہے ہو کیا غم ہے رہے تم اس سے نہ چھو مسکرے ہاں بن جائیں گے زہر پیتے پی جائیں گے زہر پیتے پیتے یہ عشن جو پیتے جا رہے ہو کیا غم ہے جس کو چھپا رہے ہو تم اتنا جو مسکر رہے ہو زخموں کو عمر بھر چلا ہے جن زخموں کو عمر بھر چلا ہے تم کیوں ہے چھیڑے جا رہے ہو تم کیوں ہے چھیڑے جا رہے ہو کیا گم ہے جس کو رہے تم اتنا جو مسکرا رہے ہو کھا رہے ہو ریکھاؤں سے مات کھا رہے ہو کیا ہم ہے جس کو چھپا رہے تم اتنا جو مسکرا رہے ہو تم اتنا جو مسکرے जो मुस्कुरा रहे हो बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल हो त आफ्नै शहादत हेर्ने रहर छ हो त आफ्नै शहादत हेर्ने रहर छ कसले गर्छ शनाखत हेर्ने रहर छ आँखामा पट्टी बाँधिएको छ अरे आँखामा पट्टी बाँधिएको छ अरे त्यही अन्धो अदालत हेर्ने रहर छ कसले गर्छ शनाखत हेर्ने रहर छ म एक्लिएर अल्पमतमा रुमलिँदा म एक्लिएर अल्पमतमा रुमलिँदा तिम्रो पक्षको जनमत हेर्ने रहर छ कसले गर्छ सनाखत हेर्ने रहर छ हात बाँधेर मात्र डुबाइयोस् नदीमा हात बाँधेर मात्र डुबाइयोस् नदीमा कस्तो हुन्छ त्यो आपत हेर्ने रहर छ कसले गर्छ सनाखत हेर्ने रहर छ ज्यान मार्नेलाई पुजारी बनाइयो ज्यान मार्नेलाई पुजारी बनाइयो यस्तै कडा नसियत हेर्ने रहर छ कसले गर्छ सनाखत हेर्ने रहर छ रत्नाकरले वाल्मिकी नबनाएपछि रत्नाकरले वाल्मिकी नबनाएपछि अब हजुरको संगत हेर्ने रहर छ हो त आफ्नै शहादत हेर्ने रहर छ कसले गर्छ शनाखत हेर्ने रहर छ यादव अधिकारी सूर्यगढी दुई चोकदे नुवाकोटको यो गजल मैले वाचन गरेको हुँ सूर्यगढी चोकदे नुवाकोट कार्यक्रमका यादव अधिकारीको गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ म आज सुमधुर हिन्दी उर्दू रात्रि गन्थन रात्रि गजलका साथमा तपाईँले पठाउनुभएका पत्र र गजलहरू वाचन गरिरहेको छु बुलबुललाई तपाईँले गर्नुभएको मायाले हामीलाई ऊर्जाशील बनाएको छ अर्को एउटा पत्र छ मसँग छोटो नमस्कार म पश्चिमेली डोटिन्द्र डोटेली लोकेन्द्र कठायत दिपायल सिलगढ़ी नगरपालिका वडा नम्बर चार राजपुर कुमालीकोट डोटी हाल अमृतसर भारतबाट मेरो सानो सन्देश दुई हजार बीस जनवरी एक तारिकको दिन मेरो पहिलो पटक बुलबुलमा डोटियाली गजल तँ पढे लेखेकी बुहारी प्रसारण भएको थियो यसमा म धेरै खुसी भएको छु र केन्द्रमा रहेको रेडियोले देशैभरि हाम्रा गजलहरूलाई फैलाइदिएको छ हार्दिक धन्यवाद म एकल कविता वाचन बुलबुल श्रुति सम्वेक नियमित सुन्छु प्रायः डोटली भाषामा पनि व्यङ्ग्यात्मक गजल मुक्तक लेख्न मन पराउँछु मेरो रचना मन पराइदिनु भयो वा नमिलेको मिलेन भनेर सुझाव सल्लाह दिनुभयो भने सबैलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु र मेरो सबैप्रति माया छ भन्दै उहाँले एउटा अर्को गजल लेखेर पठाउनु भएको छ पाँच शेरको गजल म वाचन गर्दैछु सधैँ जिन्दगी काट्छु भन्ने रानीले के दियो सधैँ जिन्दगी काट्छु भन्ने रानीले के दियो तिम्रो लागि मर्छु भन्ने ती सानीले के दियो ढोक्दा आमाबाले सधैँ आशीर्वाद दिनुहुन्छ ढोक्दा आमाबाले सधैँ आशीर्वाद दिनुहुन्छ खै अहिलेसम्म त्यो भाग्यमानीले के दियो तिम्रा लागि मर्छु भन्ने ती सानीले के दियो भगवान ठान्ने मित्रले अचेल मलाई दिनुसम्म पीडा मात्रै जानी जानीले के दियो तिम्रा लागि मर्छु भन्ने ती सानीले के दियो खोलाले सधैँ बगाउने मात्र रहेछ सरकार खोलाले सधैँ बगाउने मात्र रहेछ सरकार बर्खामा घर बगाउने यो पानीले के दियो तिम्रा लागि मर्छु भन्ने ती सानीले के दियो मित्रहरू अचेल दुश्मन हुँदै गएका छन् मित्रहरू अचेल दुश्मन हुँदै गएका छन् धोका मात्र पायो यो जवानीले के दियो सधैँ जिन्दगी काट्छु भन्ने रानीले के दियो तिम्रा लागि मर्छु भन्ने ती सानीले के दियो पश्चिमेली डोटेली लोकेन्द्र कठायतको गजल थियो यो उहाँले अमृतसर भारतबाट पठाउनु भएको यसलाई मैले वाचन गरेँ र अब एउटा पत्र छ मेरो हातमा म यो पत्र केही पछि वाचन गर्छु यति बेला एउटा साङ्गीतिक गजल सुनाउँछु प्यार वक्त तो پیار کا پہلا خط لکھنے میں وقت تو لگتا ہے نئے پرندوں کو اڑنے میں وقت تو لگتا ہے پیار کا پہلا خط لکھنے میں وقت تو لگتا ہے کی بات نہیں ان کے دل تک جانا تھا جسم کی بات نہیں تھی ان کے دل تک جانا تھا لمبی دوری طے کرنے میں وقت تو لگتا ہے لمبی دوری طے کرنے میں وقت تو لگتا ہے پیار کا پہلا خط لکھنے میں وقت تو لگتا ہے لگ جائے تو پھر رشتے ہوں یا ڈوری لاکھ کریں کوشش کھلنے میں وقت تو لگتا ہے لاکھ کریں کوشش کھلنے میں وقت تو لگتا ہے پیار کا پہلا خط لکھنے میں وقت تو لگتا ہے زخم دل تو ڈھونڈ لیا لیکن گہرے زخموں کو بھرنے وقت تو لگتا ہے گہرے زخموں کو بھرنے وقت تو لگتا ہے پیار کا پہلا خط لکھنے میں وقت تو لگتا ہے نئے پرندوں کو اڑنے میں وقت تو لگتا ہے پیار کا پہلا خط لکھنے میں وقت تو لگتا ہے अब मसँग यो साङ्गीतिक गजलपछि गजल छैन एउटा पत्र छ त्रिचन्द्रमा बिएससी अध्ययनरत घर इलाम हाल काठमाडौँबाट भनेर पूजा दाहालले लेख्नु भएको छोटो भावना छ आज किन कता कता हराए जस्तो आफैमा विलिन भएर अस्तित्व गुमाए जस्तो आउने भविष्यसँग भयभीत भए जस्तो जताततै अन्धकारै अन्धकार भएर केहीले पछाडिबाट टाउकोमा हिर्काएको महसुस हुन्छ त्यो अरू केही नभई परिवारको जिम्मेवारी र भरोसाले ठटाएको अनुभव गर्छु एक नयाँ पहिचान बनाउने होडबाजीमा म आफ्नै पहिचान मेटिरहेछु सपनाहरू जलेर राग भएको रमिता टुलु टुलु हेर्छु काठमाडौँका गल्लीहरूमा एक बौलाहा जस्तै भौतारिँदै हिँडेको जस्तो अनुभव हुन्छ गन्तव्यविहीन यात्रामा निस्केका पाइलाहरूलाई गाउँतिरै मोड्न चाहन्छु तर त्यो पनि सहज देख्दिनँ एक सुरमा बोराको पिँधमा पुगेका चामलका दानाहरूलाई गिलासमा नापेर फिस्चा हाँस्दै कुकरमा अलिकति हाल्छु एकछिन एकोरिन्छु अनि फेरि रन्थनिँदै तरकारीको बन्दोबस्त जुटाउनतर्फ लाग्छु दिउँसो खाएको चाउचाउले वाक्क आएर केही खान मन लागेको अवस्था छैन एक पाउ मासु ल्याउनु पर्ला भन्ने सोध्छु फेरि युवा अवस्थामा पुगेपछि अब पनि बुढा भएका बालाई दुःख दिन मन लाग्दैन सर्टिफिकेट बेच्न खोज्छु एभरेज मार्क्स भनेर कसैले बन्दकी पनि राख्दैनन् बाले यही सर्टिफिकेट लिएर ठूलो जागिर खान्छेस भनेको सम्झन्छु आफैदेखि हाँसो उठ्छ सकेसम्म खर्च कम गर्ने कोसिस गर्छु धेरै बेर सोचेर आमाले तीनवटा प्लास्टिक मोरेर प्याक गरिदिएकी छु अब त गाडीमा गनाउँदैन भन्दै झोलाको पिँधमा हालिदिएको गुन्द्रुकको पोको खोल्छु आधा जग पानी हाल्छु अनि ग्यास्ट्रिकले फुलेको पेटमा सुलु सुलु पाँच घाँस लिन्छु अनि फेरि कराईको गुन्द्रुकको झोलमै पुगेर आँखाले विश्राम लिन्छन् साथीहरूका माझ जहिले हाँसी खुसी देखिने कसैले आफ्नो मजाक बनाउँदा रमाएर हाँसिदिने कसैले दुःख बिसाउँदा सकेसम्म सकारात्मक सल्लाह दिने सकेसम्म हाँसेर कुरा गर्ने अनि चित्त नबुझ्दा कुराहरूमा झनक्क रिसाएर फेरि नर्मल अवस्थामा फर्किने म रहन्छु मनमा धेरै कुराहरू खेलाइरहन्छु अनि जाडोले खुट्टा कक्र्याएपछि झसङ्ग हुँदै जुठा भाँडा थुपारेर कुनामा गिजाउँदै लमतन्न परेको साँगुरो खाटमा पल्टिन्छु त्रिचन्द्रमा बिएससी अध्ययनरत घर इलाम हाल काठमाडौँबाट भन्दै पूजा दाहालले पठाउनु भएको यो भावनात्मक पत्रलाई मैले वाचन गरे र अब यसपछि मैले साङ्गीतिक गजल राख्नुभन्दा अगाडि एउटा गजल वाचन गर्छु नागार्जुन नगरपालिका आठ भीमढुङ्गा काठमाडौँका मधुसूदन लुइटेलको छ उहाँले हाल आफ्नो ठेगाना महालक्ष्मी नगरपालिका चार इमाडोल ललितपुर लेख्नु भएको छ उहाँको गजल यस्तो छ आउन्न समृद्धि उखानले बुझन काका आउन्न समृद्धि उखानले बुझन काका धिक्कार्ने छन् सन्तानले बुझन काका पारेनौ भने सफल आफ्नै उद्घोषलाई पारेनौ भने सफल आफ्नै उद्घोषलाई लेखिँदैन इतिहास बथानले बुझन काका धिक्कार्ने छन् सन्तानले बुझन काका मौका आउँछ पर्खिँदैन शब्द सापट तिम्रै मौका आउँछ पर्खिँदैन शब्द सापट तिम्रै ठडिनुपर्छ आफू सानले बुझन काका धिक्कार्ने छन् सन्तानले बुझन काका पुष्टि गर्यौ रे कामले बोली बन्द गरेर पुष्टि गर्यौ कामले बोली बन्द गरेर धोको छ शून्य यी कानले बुझन काका धिक्कार्ने छन् सन्तानले बुझन काका धाउन्न समृद्धि उखानले बुझन काका धिक्कार्ने छन् सन्तानले बुझन काका इमाडोल ललितपुरका मधुसूदन लुइटेलले हामीलाई पठाउनु भएको उहाँको ठेगाना भीमढुङ्गा काठमाडौँ र हाल महालक्ष्मी नगरपालिका चार इमाडोल ललितपुर हो यो गजल मैले वाचन गरे, र अब फेरि अर्को साङ्गीतिक कोसली राख्छु सुमधुर हिन्दी उर्दू गजलहरू र तपाईँले पठाउनुभएका गजलहरूको वाचनसँगै बुलबुलको अब अन्त्यतिर आइपुगेको छ र एउटा सूचना अझै बुलबुलमा राख्न चाहन्छु भोलि छाडी पर्सि शुक्रबार जनवरी चौबिस तारिकको दिन माघ दस गते अबुधाबी युनाइटेड अरब इमिरेट्समा नेपाली राजदूतावासमा दिउँसो दुई बजेपछि युएईले बाँडेको मुस्कान पुस्तकको विमोचन हुँदैछ र यसका लागि यसको कार्यक्रमका संयोजक जे सागर र रामप्रसाद टुङ्गेलले तपाईँलाई निम्ता पठाउनु भएको छ तपाईँ युएई आसपासमा बस्नुहुने सबै दर्शकहरूलाई त्यहाँ पुग्नको लागि अनुरोध गर्दछु बुलबुल कार्यक्रम मार्फत हवस् त आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी संघर्षविष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ जाँदा जाँदै अर्जुन चढाईको यो गजल वाचन गर्दै शुभरात्रि भन्दैछु जिन्दगीले अप्ठ्यारोमा हिँड्न सिकायो जिन्दगीले अप्ठ्यारोमा हिँड्न सिकायो खुन बेची रहरहरू किन्न सिकायो आफन्त नै हुँदा रहेछन् धेरै रिस गर्ने आफन्त नै हुँदा रहेछन् धेरै रिस गर्ने दुःख पर्दा खास मान्छे चिन्न सिकायो खुन बेची रहरहरू किन्न सिकायो बाध्यताको भुमरीमा पिल्चिएर बस्दा बाध्यताको भुमरीमा पिल्चिएर बस्दा घुनसरी खुसीहरू पिन्न सिकायो खुन बेची रहरहरू किन्न सिकायो सङ्घर्षको मैदानमा एक्लै जुझ्नु पर्दा सङ्घर्षको मैदानमा एक्लै जुझ्नु पर्दा मनका इच्छा चाहनालाई छिन्न सिकायो जिन्दगीले अप्ठ्यारोमा हिँड्न सिकायो खुन बेची रहरहरू किन्न सिकायो बुलबुल एउटा इरानी चरा बुलबुल